अक्षरहरूको शिविरमा शब्दहरूको सम्मिलनबाट एउटा सिङ्गो पुस्तक तपाईँको जीवन सापेक्ष तपाईँकै छनौटका पुस्तक वाचन कार्यक्रम शब्द शिविर रेडियो बाह्रै उनान्से दशमलव दुई मेघाज र म रूपिन्द्र प्रभावी अनि कार्यक्रम हो शब्द शिविर कृति वाचन गरिने कार्यक्रम हो शब्द शिविर र शब्द शिविरका विगत केही श्रृङ्खलादेखि हामी उपन्यासकार मनिषा गौचलको उपन्यास ओल्लीको डायरीलाई क्रमशः वाचन गरिराखेका छौँ र ओल्लीको डायरी एउटा नारीवादी उपन्यास हो किशोरी चाञ्चल्यले जीवनलाई कस्तो मोडसम्म पुर्याउन सक्छ भन्ने एउटा प्रमाण ओल्लीको डायरीमा देखाउन खोजिएको छ भने हाम्रो सामाजिक संरचनामा नारीलाई हेर्ने दृष्टिकोण र नारीले पुरुषको भइसकेपछि झेल्नु पर्ने समस्याहरूका विषयमा पनि ओल्लीको डायरीले कहीँ कतै बोलेको छ त्योभन्दा बढी एउटी नारीको स्त्री सुलभ चाञ्चल्यलाई यो उपन्यासमा अझ राम्ररी प्रस्तुत गरिएको छ यो उपन्यासको वाचन श्रृङ्खलाको यो एउटा अर्को नवीन श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत अभिवादन गर्दै हामी आग्रह गर्छौ शब्द शिविर तपाईँलाई कस्तो लाग्दैछ तपाईँको स्वच्छ प्रतिक्रिया र सुझावको अपेक्षा हामी गरिरहेका छौँ जसका लागि तपाईँले आफ्नो मोबाइलको मेसेज बक्समा गएर आरबिएफएम टाइप गर्नुहोस् र एक स्पेस दिएर रुपिन्द्र टाइप गर्नुहोस् डिआरए रुपिन्द्र टाइप गर्नुहोस् र फेरि पनि एक स्पेस दिएर आफ्ना कुराहरू लेखेर दुई चार दुई छ चौबिस छब्बिस नम्बरमा पठाउनका लागि हामी अनुरोध गर्छौँ र तपाईँको सुझाव र प्रतिक्रियालाई यथाशक्य हामी सम्बोधन गर्ने प्रयत्न गर्ने नै छौँ प्रियजन शब्द शिविरमा मनिषा गौचनको उपन्यास ओलीको डायरी वाचनको यो श्रृङ्खलालाई अब हामी अगाडि बढाउने क्रममा छौँ प्रस्तुत छ मनिषा गौचनको ओलीको डायरीको यो एउटा अर्को नवीन श्रृङ्खला अचेल समय सुस्त सुस्त घस्रिएको अनुभव भइरहेछ मानव एउटा कछुवाको यात्रा निकै वर्ष भयो यसरी समय सुस्ताएको अल्छी लाग्दो समयको गतिसँगै मेरो घर शून्यताको घेराभित्र बाँधिन थालेको छ सबथोकले भरिपूर्ण यो बंगलालाई आज म कुनै कंकाल झैं देखिरहेछु जसको न सास छ न रूप छ म आफूलाई सुकेको त्यस हाडमाथि केही नपाएर भौतारिरहेको मर्न लागेको किरा झैं अनुभव गर्न थालेकी छु जीवनलाई यसरी व्यतीत गर्नुपर्दा थाहा हुँदो रहेछ कि धन दौलतले मानिसलाई एक निमेष पनि खुसी दिन नसक्दो रहेछ सबैभन्दा ठूलो कुरा त माया ममता नै रहेछ वास्तवमा माया ममताले नै जीवनलाई हराभरा बनाइदिँदो रहेछ बुबा आमा बीचको प्रेमले उहाँहरूको जीवनलाई कठिन र कष्टपूर्ण उतार चढावमा पनि खुसी र सम्पन्न तुल्याइदिएको रहेछ म चाहिँ सम्पन्न व्यक्तिकी स्वास्नी भएर पनि अभाव अनुभूत गरिरहेकी छु जीवन निरीह देख्न थालेकी छु कठै भौतिक सम्पन्नता युक्त जीवनको पनि यो गति हुँदो रहेछ माइतीका सम्झनाले मन तान्न थालेको छ अचेल विपन्न भन्ठानेको माइती घर सबै कुराले सम्पन्न भएको बुझ्न थालेकी छु तर यो सम्पन्न घरमा विपन्नताले हर बखत मलाई अत्याइरहेको छ सासु र म मात्र हुनुको एउटा विपन्नता वास्तवमा हामी दुवै उराट लाग्दो जीवन बाँचिरहेका छौँ सासु र म बीच पनि त सच्चा सम्बन्ध निर्माण हुन सकेको भए खुसी फुल्ने थियो तर किन हो कुन्नी कहिल्यै साँचो माया गर्न सकेनौ एक अर्कालाई खै सासु बुहारीको नातामा किन यस्तो खल्लोपना हुँदो रहेछ सायद बना मिलावटी व्यवहारको परिणाम हो यो भन्ने ठान्छु हुन पनि सासूलाई म सधैँ बनावटी सम्मान गर्छु बोलिने शब्दहरू त सासूको निम्ति बनाएर बोलिँदो रहेछ गरिने माया पनि त बनाएरै देखाइँदो रहेछ यस्तो भएपछि सम्बन्ध पनि खल्लो हुने नै भयो सासूको पनि यस्तै हुँदो हो व्यवहार मुखले बुहारीलाई छोरी भने पनि मनले नमान्दो हो आफ्नै छोरी मानेकी भए मनका कुरा खोल्नुहुन्थ्यो होला तर अह कहिल्यै भएन मनको कुरा मनमै राखेर बस्नुभयो एक दिन सुनेकी थिए छोरासँग फोनमा भएको कुरा बाबु त छिटो आइजन म त आत्तिसके वल्लीसँग के भन्ने बुहारी मान्छेसँग सबै कुरा भन्नै सक्दिन जे दिन्छे खान्छु हेर न मलाई बिरामीले चाप्दैछ छिटो आइज बाबु छिटो ओलीले के नै गर्न सक्ले र फोन राख्ने बेला मलाई देखेर सासुको अनुहार एक्कासी अँध्यारो भएको थियो सुने पनि नसुने झैं गरिदिए अझ केही नसुने जस्तै पार्न भनिदिए मुवा म तपाईँलाई दुध ल्याइदिन्छु है उहाँको अनुहारमा हल्का उज्यालो छायो जे भए पनि हामी दुवैलाई उही मान्छेको अभाव खड्किरहेको छ भित्र जेसुकै होस् सहानुभूति भने एकअर्कालाई दिने गर्छौ कुनै बेला म भन्छु मुवा नआतिनुहोस् तपाईँको छोरा आइहाल्नुहुन्छ नि उसै गरी कहिले उहाँ मलाई सम्झाउनुहुन्छ ओली पीर नगर आउला नि अब त म जवानीमै एक्लिएकी विवाहित स्वास्नी मान्छे मेरो भोगाईले बताइरहेको छ बिहे नगर्नु गरेपछि दुःख सुख सँगै जिउनु मेरो निराशा र छटपटीलाई बुझेर सासु भन्ने गर्नुहुन्छ ओली मिल्छ भने तिमी उतै जाऊ म कसरी जानु उसले नबोलाइकन आउँछु भनेर कति इमेल लेखे तर उसले कहिल्यै स्वीकारेन मेरो आग्रह कुनै दिन बोलाउँछ कि भन्ने आशाका त्यान्द्राहरूलाई कहिले सम्हाल्दै कहिले भत्काउँदै जीवन जिउन बाध्य भइरहे यता सासू पनि एक्लो सन्तानको बिछोडमा मन डडाल्दै दिन गुजार्नु भयो वैंशमै विधवा हुनुभएकी मेरी सासूले कहिले काहीँ भन्नुहुन्थ्यो विधवा भएर पनि तिन चार जनाले बिहेका कुरा राखेथे मसँग छोराको मुख हेरेर मैले कहिल्यै स्वीकार गरिन खुसी भन्नु नै त्यही छोरो थियो एक दिन फेरि भन्नुभएको थियो सन्तानको मायाले सबै दुःख बिर्साइदिँदो रहेछ सुत्केरीको बेथाले मर्नै लागे पनि आफ्नो सन्तानको अनुहार हेर्न पाउँदा स्वर्गकै आनन्द हुँदो रहेछ यो कुराले मलाई निकै असह्य भयो आफूले भोग्न नपाएको यो खुसी र आनन्दलाई सुनेर मात्र के गर्ने चाहना त थियो मेरो पनि सन्तानको मुख हेर्ने र उसलाई आफ्नो काखमा राखेर हँसाउने खुवाउने उसका कलिला ओठ आँखा नाक सबैमा धित मरुन्जेल चुम्बन गरिरहने रहरले शरीरलाई काउकुती लगाए पनि त्यो रहर आफै भित्र सीमित रह्यो खालि कल्पना मात्र गरिरहे पेटमै नआएको सन्तानको अनुहार उसको जस्तो हुने हो या मेरो जस्तो रातमा उसलाई कोट्याई कोट्याई सोधेथे सुन्नुहोस् न तपाईँलाई छोरी मन पर्छ कि छोरा उसले भने थियो जे भए पनि तर अहिले बच्चा नजरमा आउने म अमेरिकाबाट फर्केपछि मात्र आखिर मेरो कोखमा न छोरा जन्मियो न छोरी कुनै बेला सन्तानकै रहरले मन छ्याप छ्याप्ती भिजेपछि उसको आलिङ्गनमा चुर्लुममा डुब्थे आखिर हामी बीच नियमित सम्भोग भएर पनि मेरो महिनावारीले विश्राम लिएन ऊ गयो उसँगै गयो मेरो आमा हुने सौभाग्य पनि मेरो यो चाहना पूरा गर्ने जिम्मा लिएको ऊ नै अब त सात समुद्र पारी छ त्यसैले मैले चाहेको कुरा पूरा हुने सम्भावना नै भएन कि त कसैसँग अनैतिक सम्बन्ध गाँच्नु पर्यो यो त असम्भव छ पति र पत्नी भोगीहरूलाई उहाँलाई अवैध सम्बन्धमा चिप्लिने मान्छेहरू समाजको हेराईमा पनि त चिप्लिन्छन् विशेष गरी महिला म पनि महिला हुँ त्यसैले मैले सावधान रहनै पर्छ मैले कुनै परपुरुषलाई आफ्नो स्वार्थको निम्ति भोगे भने समाजले मलाई थुक्ने मात्र होइन मेरो उठीवास बनाइदिनेछ त्यसो हुनु भनेको मेरो जीवनको मूल्य समाप्त हुनु हो त्यसैले म किन नलुकाऊ मेरा यी चाहनाहरू हो म एउटा सन्तान चाहन्छु साथसाथै एउटा आनन्द जुन छेडी किन नहोस् यही सोचाइमा फैलन्छन् र फेरि खुम्चन्छन् मनका तरङ्गहरू ऊ अमेरिकामा के गर्दै होला मस्तीले दिन बिताउँदैछ कि मिहिनेतको पसिना चुहाउँदैछ थाहा छैन म यहाँ एक्लै हुनुको रिसमा ठान्छु ऊ पक्कै पनि मस्त छ हप्तै पछि इमेल हेर्न चुक्दिन उसको खबर नआएको दिन बेमजाको रङ मेरो अनुहारमा पोतिन्छ नियास र अनुहार लिएर साइबरबाट फर्किन्छु एउटी वृद्ध महिला आश्रित बङ्गलामा शून्य मन लिएर उसँग च्याटमा नभेटेको वा उसको इमेल पढ्न नपाएको दिन यो घरै बिरानो लाग्ने गर्छ उसको इमेल पाउने म खुसीले पग्लन्छु उसँग च्याटमा भेटेको दिन त मनै चञ्चल हुन्छ अझ र घर फर्किँदा सब थोक आफ्नो लाग्छ फेरि अनि हर्ष विभोर हुँदै उसकी आमासँग मसँग भन्ने गर्छु मुवा तपाईँको छोराको इमेल आएको रहेछ तपाईँलाई सम्झनु भएको छ अरे पहिला यही कुराले उज्यालो छाउने अनुहारमा हिजो आज बादल छाएको महसुस गर्न थालेकी छु उसले पठाएको रकमसँग सासू अघाइसक्नु भएको छ आखिर म पनि धेरै दिनसम्म रमाइरहन सकिन उसले पठाएको पैसामा हो ऊ पैसाको बिटो पठाइरहन्थ्यो र साथमा मेरो लागि श्रृङ्गारका बहुमूल्य सामग्री पनि त्यसैले जीवन विलासिताले भरिएको छ तर यी कुराले पनि मनलाई आनन्द दिँदो रहेनछ पटक पटक सम्झिरहेकी छु आफ्नो जीवनलाई बाबुआमाको अगाडि धिक्कारेको कस्तो घरमा जन्मेछु तपाईँहरू कस्ता बा आमा भन्दै उपहास गरेको कुरा आफ्नो विगतलाई सम्झेर खुब पछुताउँदैछु जन्म घरको छहारी हर बखत माथि परोस् भन्ने चाहना हुन थालेको छ जसले गर्दा अचेल पटक पटक माइत जान थालेकी छु मेरो व्यवहार सासूलाई सायद मन परेको छैन ओली आजकल तिमी निकै माइत जान्छौ अर्काको घर पुगिसकेकी चेली धेरै माइत जानुहुन्न एक दिउँसो सासूले भनिहाल्नुभयो सासूको यो भनाइ काँडा झैँ लाग्यो निकै बिझाएको अनुभव गरे यो दुखाइ सहन नसकेर तुरन्त जवाफ पनि दिएकी थिए अनि कहाँ जाउँ त म कति बसौँ यो घर कुरेर मेरो चर्को जवाफले उहाँ स्तब्ध बन्नु भएको थियो म आगो जस्तै बने रिसले बलेको त्यो अनुहार उहाँतिर मोड्न सकिन मलाई हेर न म झन कहिलेदेखि यो घरभित्र छु तिमी आएर म कति खुसी छु तर तिमी कमसे कम अहिले हामी दुईजना त छौ पहिला म एक्लै कसरी बसे होला भन त सासूलाई फर्काउने जवाफ मसँग नभएपछि चुपचाप आफ्नो कोठामा लागेकी थिएँ एफएम बजेकै थियो कति बेलादेखि बजेको हो थाहा भएन रित्तो कोठामा बजेको रेडियो मलाई आफू जस्तै लाग्यो समय निरन्तर चलिरहेछ समयमाथि कठोर व्यवहार गर्न थालेकी छु म समयसँग झगडा हुन थाल्यो मेरो के रात के दिन दुवै पल कष्टमय हुन थालेपछि के गर्न सक्थेँ र म माइतमा धेरै पटक धाउन थालेपछि आमाले पनि भन्न थाल्नुभयो सासूसँग मिल्दिनस् कि क्या हो आजकल निकै आउन थालिस् यो सुनेपछि पनि मन बिछ्यो तर के गरौँ म केही बोल्न सकिन बुबाले भन्नुभयो ओली तिमी यहाँ हुँदा ती बुढी सम्झिनेलाई तातो घाँस कसले देला ह खाना फ्रिजमै तयार छ तताएर खानुहुन्छ नि दुवैजनाले मलाई अनौठो पाराले हेरिरहनु भएको थियो मैले सोचे आमा बुबाले छोरीलाई किन यसरी अलग गर्नुहुन्छ कुन्नी धेरै आउँदा पनि आत्तिनु भएकै हुन्छ र नआउँदा पनि आत्तिनुहुन्छ छोरा समान अधिकारबाट वञ्चित हामी छोरीलाई पराई घर र माइती घर भन्दै दुई दुईवटा घरमा किन अलमल पारिन्छ जन्म घरमै बसेर आफन्तसँग माया बाँड्ने मनको रहरलाई अठ्याइ अठ्याइकन मार्नुपर्छ पराई घरमा यस्तो परिस्थितिले कमजोर बनाएको छ नारीलाई म यही कारणले कमजोर भएकी छु माइती घरबाट अध्यारो मन मुटु लिएर पर्छ आफ्नो घर भन्नै पर्ने पराई घरमा किन हो किन अचेल यो मनमा कहीँ पनि आफ्नो घर नभएको आभासले पिरोलेको छ सुनसान रात बाँझो खेतमा जस्तै यो छतमा भौतारिँदै ओहोर दोहोर गरिरहेकी छु छिमेकी घरको छतमा एक जोडीलाई देखेर उसको यादले निकै सताउन थाल्यो अनौठोसँग उसको स्पर्शको तिर्खा लाग्यो उनीहरू झै अंगालोमा बिरिएर आकाशको तारालाई हेर्न मन लाग्यो यो शहर आज मलाई निकै नै रोमाञ्चक लाग्यो यहाँ बलेका बत्तीहरूले आकाशका तारालाई चुनौती दिए झै लाग्छ कुनै बेला त अँध्यारो रात पनि अति नै मन पर्ने हुँदो रहेछ यति बेला सबै सुत्ने समय प्रकृतिको यो रात सपना देख्नको लागि हो या शरीरलाई आराम गराउन हो यो खै कसरी जानु सासु पनि अघि नै निदाइसक्नु भएको होला म भने निन्द्रा भन्दा धेरै पर छु धेरै भयो सजिलै निन्द्रा नलाग्ने गरेको कुरा मात्र खेलिरहन्छ मनमा कोसँग बाँडु यो मनको भ म कमजोर भइसकेकी रहेछु भित्र भित्र भत भत्ती पोलेको छ यसबाट मुक्त हुने कुनै उपाय खोज्न सकिन म कुण्ठामा जलेकी छु जसको कारण राम्रो कुरा सोच्नै सक्दिन त्यो पुरुष जो मेरो पति उसैको सम्झनामा म हर रात तडपिएकी छु उसलाई के थाहा आज मनलाई केही सान्त्वना दिन राजसँग एकान्त समय माग्न आएकी थिए तर ती जोडीले यो क्षणलाई पनि खुसी दिए तिनीहरूसँग भित्र भित्रै आक्रोशित भए झन झन पीडा थपिएर आयो उनीहरूलाई नहेरी बस्न पनि सकिन हेर्दाको जलनले आफूलाई सम्हाल्न गाह्रो भए मलाई जली जली हेरिरहे उनीहरूलाई उनीहरू निकै बेरसम्म चलमलाइ रहे त्यसपछि एकअर्कासँग टाँसिँदै कोठामा गए त्यो कोठा पारदर्शी सिसा भित्र रङ्गिन थाल्यो पर्दा पनि नथानी तमासा गर्न थाले मलाई असह्य भयो हेरि रहन सकिन अध्यारो दिशामा मोडिए निकै पछि फर्केर हेर्दा जना एक अर्काको अँगालोमा मस्त निधाइसकेका रहेछन् आनन्द मानेर ती स्वप्निल जोडी हेर्दा हेर्दै मेरो मनको कुण्ठाले मलाई फेरि झस्कायो म पुनः पीडायुक्त भए छतबाट कोठासम्म आएको पत्तै भएन अचेतन अवस्थामै पर्दा हर तानेर कोठाको झ्याल छोपे र खाटमा डङ्ग पल्टिए निदाउने कोसिस गर्दै थिए बिरालोको नमिठो आवाजले तर्सायो याउ याउ सायद त्यो पनि एक्लो छ आज यस्तै रहेछ जीवन परिस्थितिको आधीले ढलपल भइरहने यात्रा कठिन छ को कसको लागि बाँचिरहने भन्ने कुनै अर्थ नरहेपछि जीवन साँच्चीकै तिरस्कृत वस्तु सरह हुँदो रहेछ अचेल सासूको व्यवहार अचम्मसँग बदलिँदो छ उहाँ आफ्नो जीवनलाई तिरस्कार गर्नुहुन्छ जीवनदेखि डराउन थाल्नु भएको छ छोरालाई सम्झँदा सम्झँदै थाक्नु भएको छ देखावटी माया दिएर छोरालाई परदेशको माटोमा रमाउन थालेपछि कुन आमाको मन रुँदैन र उसले वास्तवमा आफ्नो मातृ संसारलाई बिर्सदैछ यति सजिलै आमाको संसार बिर्सने सन्तानलाई खै के भनेर चिन्नु पर्ने हो म अन्यलमा छु उमेर सँगसँगै थपिएका बुढौलीका धर्साहरूले पनि सासु फेरिनु भएको छ रोगले डेरा बसाउन थालेकाले उहाँलाई औषधि उपचारका लागि थरी थरीका नर्सिङ होममा पुर्याउन थाले अनेक थरी धामी झाँक्रीहरूलाई देखाउन पनि पछि परिन निको हुने कुनै छाँट नदेखेपछि आत्तिन थाले आमालाई बिरामी छ भनेर पटक पटक इमेल गरे उसलाई सायद यो चार पाँच महिनामा उसको इनबक्स भरिएको होला यो खबरले तैपनि ऊ आएन आमालाई निको हुने औषधि तपाईँ मात्र हुनुहुन्छ तुरुन्त आइदिनुहोस् भन्दा पनि नपग्लिने उसको मनलाई अब म कसरी मनाऊ छोरा छोरा भन्दा भन्दै आमाको स्थिति नाजुक भयो उहाँको यो अवस्था देखेर म झन झन विरक्तिन थाले यो भित्रको तनाव कसले देख्ने जीवनदेखि आत्तिनु भएकी सासु भन्नुहुन्थ्यो भो मेरो लागि कुनै उपचार गर्नु पर्दैन छिटो मर्न पाए हुन्छ मलाई मुवा त्यसो नभन्नुहोस् औषधि गरे पो चाँडै निको हुन्छ म सहानुभूति दिँदै भन्थे उहाँ झन रिसाउनुहुन्थ्यो र भन्नुहुन्थ्यो कसको लागि निको हुने के हेर्न बाँच्ने म उहाँको कुराले मन दुखाएर के गर्नु एउटी बुहारी हुँ सहनु पर्छ मैले उसले बुझ्नुपर्ने हो आमाको रहर आमाको सपना र आमाको माया खै त एक्लो सन्तान भएर पनि ऊ कसैको सन्तान होइन झै गरी जीवन बाँच्दैछ मलाई उसँग पनि निकै रिस उठ्न थाल्यो उसको त्यो कठोर हृदय प्रति घृणा लाग्न थालेको छ एक दिन दुखेको मन सम्हाल्दै सासूले भन्नुभयो सन्तान जन्माएर खेलाउनसम्म मात्र ठिक्क हुँदा रहेछन् आफै खेल्ने भएपछि त कता पुग्छन् कथा आमा बाबु त पिर गर्नमै ठिक्क मेरो मनमा पसेको थियो यो कुरा छोराको अनुपस्थितिमा आमाको धैर्य टुटेको छ उहाँ झन कमजोर र शिथिल हुनुभएको भएको छ खुवाउनुदेखि दिसा पिसाब समेत गराउनु पर्ने भएको छ अब त उहाँको मोटो शरीर हेर्दा हेर्दै हाड र छालामा परिणत भएको छ म एक्लै पटक पटक झस्किन थालेकी छु सासूलाई गर्नुपर्ने व्यवहारमा कतै गल्ती त भएन भन्दै कता कता त्रस्त पनि हुने गर्छु कर्तव्य निर्वाह गर्दा गर्दै पनि असल बुहारी हुन नसकेको भान पर्न खोजेको छ म आफै असहाय भएकी छु प्रयास गर्दा गर्दै पनि नहुने भएपछि मैले के गर्नु त तर कर्तव्यबाट विचलित छुइन बाध्यताले हो वा कर्तव्य बोधले हो म आफ्नो काम धन्दा गरि नै रहन्छु छोराको व्यवस्थाले गर्दा सासूको मन टुक्रा टुक्रा भएको छ भन्ने कुरा मलाई थाहा छ उहाँलाई मैले सके जति राम्रो गरिरहेकी छु तर पनि किन उहाँको मनमा खुसी कहिल्यै छाएन किन उहाँको स्वास्थ्यमा कुनै पनि सुधार भएन म छक्क परिरहेकी छु हुन त म आफै पनि कति नै सग्लो मन लिएर बाँचेकी छु र मेरो मन पनि त टुक्रिँदै गएको छ आफूभित्र पनि अनगिन्ती पीडा छन् जीवन बोझिलो भएर कहाँ बिसाउ झै भएको छ सासुको अस्वस्थताले हरेक पल पीडामय बनाउन थालेको छ म धेरै थकित थकित हुन थालेकी छु उसको सम्झनाले रुन्नु न हाँस्नु बनाइरहन्छ जति रिस उठे पनि उसलाई बिर्सन सक्दिन यस्तै हुँदो रहेछ क्यारे पति पत्नी बीचको सम्बन्ध सम्झिँदा अचम्म पनि लाग्छ यो एक निमेष भरको जिन्दगीमा पनि दुःखका चाङ कति धेरै हुँदा रहेछन् मनमा असन्तोष हुनु नै दुःख रहेछ यो बङ्गला अचेल ओडार जस्तो जस्तै उराट लाग्दो पाएकी छु यहाँको वातावरण निशासिन्दो भएको छ हामी सासु बुहारी निरीह प्राणी भएका छौँ अत्यन्त अनौठो जीवन भोग्दैछौ हामी धेरै कुराहरू सहदा सहँदै पनि अर्को ठूलो आपत्ति आइलाग्यो सहनै पर्यो मैले सासुमा मानसिक पीडा बढ्दै गयो म त्रस्त भया भयावह परिस्थितिको सुरुवात हुन थाल्यो घरको स्थिति नराम्ररी बिग्रियो सधैँ अनौठो चिच्याहट रुवाई र हाँसोले घर कोलाहालमय हुन थाल्यो छिमेकीहरूले पनि अचम्म मान्न थाले हुँदाहुँदै उनीहरूले पनि हाम्रो अवस्था देखि दिक्क मान्न थाले सासुको त मनस्थिति नै बिग्रिएपछि उहाँलाई कसको के मतलब भएर मलाई भने कति मुख देखाउनलाई पनि लाज भयो जसले जेसुकै भने पनि उहाँ अब बुझ्नुहुन्न सुन्नुहुन्न त्यसको सबै चोट त मलाई नै पर्ने भयो मान्छेको भाषा नै बुझ्न बिर्सनु भएको मेरी सासूलाई अब म के भनौँ यो भयावह परिवेशदेखि चाहेर पनि उम्कन नसक्ने अवस्थामा छु म भागेर पनि कहाँ जाउँ कसरी भागु म भाग्यलाई धिक्कार्दै रुनु बाहेक अरू उपाय नै छैन म आफै विक्षिप्त हुन थालेकी छु मनभरि असन्तुष्टको कुहिरो छ रात दिनको चितकारै चितकारमा शान्ति पाउनु सम्भव छैन बरु आफै नै पागल भए कि भन्ने आशंकाले पल पल झस्क निस्किन थालेकी छु सब थोक लिङ्ग भइसकेको छ मन चिरा चिरा परेर दुखी रहेको छ सासूको उपचारका लागि दुखेको मन लिएर धेरै ठाउँ भौतारिन थाले माइतीबाट पालै पालो साथ दिन आइदिनु भयो मेरा कारण उहाँहरूले पनि धेरै दुःख पाउनुभयो घरमा काम गर्न आउने दिदीले पनि खुब सहायता गरिन् उनैका साथले धेरै मानसिक अस्पतालहरूमा पुगे कति डाक्टरहरूलाई घरमै बोलाए तर अह कुनै सुधार भएन स्थिति झन नराम्रो हुँदै गयो समय यसरी बित्दै गयो न सुखले खाए न आनन्दले निधाए कुनै नयाँ आशा पलाउनै नपाई मेरो पुरानो आशा पनि भताभुङ्ग भयो सासुको त्यो विकराल रूपदेखि न टाढा हुन सक्थे न छोएर सम्हाल्नै सक्थे कति पटक त मेरो अनुहारमा नगराले कोतर्नु भयो जसले गर्दा पर परबाट टोलाएर हेरिरहनु पर्ने अवस्था आयो एउटा सुन्दर घर र त्यसभित्रको मानसिक रोगीमा त्यही मानसिक रोग लागेको मान्छे नै बलियो हुँदो रहेछ सम्पूर्ण घरको रूप नै बदल्न सक्ने घर अब घर नभएर एउटा पागल खाना जस्तै भयो छिमेकीहरू छतबाट रमिता हेर्न थाले सहानुभूति दिन आउन छाडिसकेका थिए मानसिक रोगले च्यापिसकेको सासूको हालत देखेर म आफै अस्त व्यस्त भइसकेकी सधैँ सधैँझै मन दुखी रहन्छ क्रमशः कोठामा गएर दुखेको मनलाई थिची थिची रुन्छु म मेरो यो परिवेश कसले बुझेको छ र कसलाई के थाहा र यो घरको व्यवस्था कसले पो जानेको छ र यो मेरो दुर्दशा सिर्फ घर देख्छन् मान्छेहरू तर घरभित्र मन टुटेको फुटेको कहाँ देख्छन् र न मान्छेहरू देख्ने चेष्टा नै गर्छन् छिमेकीले छिमेकीलाई नै नचिन्ने यो सहरको दुनियाँमा कसलाई फुर्सद छ र अरूको दुखेको मन सम्हाल्न आखिर एक्लै त रहेछ जीवन सासु कुनै बेला अलि चेत आए झैँ गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो केले केले मेरो मन साह्रै पोल्छ नानी म सहनै सक्दिनँ यही मौका छोपेर सम्झाउन थाल्थे उहाँ मन बाँध्नुहोस् न तपाईँको छोरा आइहाल्नुहुन्छ नि तर फेरि तुरुन्तै उहाँको होस हराउँथ्यो र बरबराउन थाल्नुहुन्थ्यो हा हा ऊ आउँछ ए आएछ हेर त ओली बाबु छोरा आएका उस्तै उस्तै छन् उहाँलाई सम्झाउने मेरो प्रयास विफल बनिदिन्छ सम्झाउनै सकिन भयानक परिस्थितिले मलाई बाँधेको छ यतिखेर जीवनमा मिठो फल पाउने आशामा बिहे गरे भरपूर आनन्द भोग्ने रहरमा कसैको हात समाते तर म यस्तो खाडलमा खसेँ कि जुन खाडल झन् अभाव नै अभावले भरिपूर्ण छ म कहिल्यै नउम्काउने गरी दबिएकी छु दस महिना कोखमा राखेर जन्माउने दस धारा दुध पिलाएर हुर्काउने आफ्नै आमालाई त बिर्सिदिन्छन् भने एक चिम्टी सुन्दुरले रङ्गाएको भरमा आफ्नै बनाइएको अबला नारीलाई बिर्सनु कुन ठुलो कुरा हो र ऊ माथि शङ्का गर्न थालेकी छु अचेल लाग्छ उसले मलाई बिर्सिसकेको छ उसले पठाएको पैसा र साधनमा कुन विश्वास विश्वास खोजु म कस्तो प्रेम खोजेर ओढौँ उसको खोक्रो मनबाट केवल प्रश्नै प्रश्नका थाती लाग्न थालेको छ मनमा म भने जवाफिन हुँदैछु जीवन बग्दो रहेछ वर्षायामको खरे खोला जस्तै ठाउँ ठाउँमा ठोक्किँदै ठोक्किँदै खोलामा सीमा हुन्छन् खोलाले जब सीमा नाग्छ तब आफू बदलिएर अरूलाई पनि बदल्छ त्यसरी बदलिनेहरू चोइटिन्छन् दुख्छन् र फेरिन्छन् त्यस्तै भएर फेरिनु भएको छ मेरी सासु आज सङ्घर्ष गर्नु जीवनको परिभाषा होला तर सङ्घर्ष जब चोटै चोटको परिणाम भएर लम्बिन्छ जीवन अर्थहीन लाग्दो रहेछ उहाँ दुखी आइमाई जसले गरेको सङ्घर्ष केवल चोटको भोगाई मात्र भइदियो अस्ताउन थाले हालेको घाम झै मलिन भएर एक दिन सुनाउनु भएको थियो आफ्नो संघर्षको कथा हिजो जस्तै लाग्छ उहाँ बित्नु भएको लहेर पैतिस साल भइसकेछ पैतिस साल त्यसो भए बुवाले छोराको अनुहारै देख्न पाउनु भएनछ होइन त मुवा हो नि उहाँ बित्ने बेला त ऊ गर्भमै थियो पाँच महिनाको कस्तो हुनुहुन्थ्यो बुवा मैले उत्सुकता देखाएँ ठ्याक्कै उस्तै छन् बाबु छोरा बिहे भए लगत्तै बित्नु भएकाले सासू ससुराले लोग्ने टोकुवा भनेर घरबाट लखेटिदिए मलाई सात महिनाको पेट लिएर सहर पसे काम कतै पाइन बल्ल एउटा राणा खानदानको घरमा काम पाए तर फेरि बच्चा जन्मिने बेलामा सुत्केरी गनाउँछ फोहोर हुन्छ काम गर्न पनि सक्दैनस् भन्दै त्यहाँबाट निकालिदिए मलाई धन्न त्यही नजिकको एक जोडी बुढाबुढीले आफ्नै छोरी बनाएर स्याहारे त्यही जन्मियो त्यो अनि मुवा ती दुई बुढाबुढी त्यही त छ पछि मलाई उनीहरूको त्यो सानो माटाको घर जिम्मा लगाएर तीर्थ गए तर फर्केर आएनन् पछि थाहा पाएँ दुवैजना गाडी एक्सिडेन्टमा परेका रहेछन् मैले हेर्दा हेर्दै उहाँको आँखामा आँसु खेल्न थाल्यो साडीको टुप्पोले आँसु पुज्दै भन्नुभयो उनीहरूलाई भेटेदेखि आफ्ना कोही नभए पनि आफन्तको छहारी र माया ममताको कमी भएन खै किन किन असाध्यै माया गर्थे उनीहरूकी छोरी भएर बसेपछि मैले सबै दुःख बिर्से यस्तै हुँदो रहेछ नानी नचिनेको आफ्नो चिनेको झन टाढा हो सबै टाढा भए मेरा आफन्त कसैले माया देखाए जस्तै गरेर झन रुवाए वैंशमै लोग्ने मरेपछि समाजले हेर्ने दृष्टि पनि फेरिँदो रहेछ माइतीको माया ममता त तिर्खा लाग्दाको पानी जस्तै रहेछ सधैँ पिउन नसकिने त्यो छहारी कहिलेकाहीँ थकाइ लाग्दाको चौतारी मात्र रहेछ सधैँ बसिरहन नसकिने हामी छोरी मान्छेका लागि त आफ्नो भन्ने चिज केही पनि नहुँदो रहेछ सधैँ अरूलाई आफ्नो भन्नु पर्दो रहेछ त्यो पनि कुनै दिन खोसिँदो रहेछ जन्म घरलाई आफ्नो भने बिहेपछि बिहे भएपछि छोड्नु पर्यो लोग्नेको घरलाई आफ्नो भने ऊ नरहेपछि त्यो पनि छोड्नु पर्यो खै मेरो भाग्य नै यस्तो हो कि के भेर मौन त छायो भावीले जे लेख्यो त्यही भोग्नु मान्छेको कर्म रहेछ जसो तसो छोरालाई हुर्काए पढाए सानो छँदा एकपटक निमोनियाले मर्नै लागेर त्यसको उपचारका लागि कसको गोडा ढोगिन एकजना डाक्टरले समेत एक्लो देखेर छोराको उपचार गरिदिने लोभ देखाएर मलाई जोर जुलुम गर्न खोज्यो तर मैले जति दुःख भए पनि आफ्नो इज्जत बेचिन मैले ध्यान दिएर सुनिरहे उहाँको कुरा उहाँ भन्दै हुनुहुन्थ्यो जति कष्ट भए पनि छोराको मुख हेर्दा आनन्द आउँथ्यो मलाई त्यसरी भए भरको कष्ट बेहोरेर हुर्काएका छोराछोरीले जवान भएपछि भने किन आमा बुवालाई वास्ता गर्दैनन् किन बुढेसकालको सहारा मानिने सन्तान अनेक बहाना बनाएर आफ्नो जिम्मेवारीबाट भागिरहन्छन् प्रश्नै प्रश्न गर्न मन लाग्छ छोराको बलियो साथ चाहिने बेला कठै मेरो सासूको यो गति छोरा औला भन्ने आशा गर्दा गर्दै सासूको मानसिक सन्तुलन गुमेको छ कति स्नेह गर्छिन् आमाहरू आफ्नो सन्तानलाई तर सन्तान भने जति हुर्किँदै जान्छन् उति नै बेग्लै बन्दै जान्छन् उनीहरू भावनामा बेग्लै व्यवहारमा बेग्लै हुँदै जान्छन् खै किन छोराको व्यवहारले छिया छिया भएको थियो आमाको मन अब यसलाई न जोड्न सजिलो थियो न टाल्न नै उहाँको सहानुभूतिको आधार बनिदिने म आफै पनि निरीह छु सहानुभूति दिएर उहाँको मनस्थितिलाई सन्तुलनमा ल्याउने प्रयास गरे तर विफल भइरहे आज चुपचाप छु आफ्नो कर्मलाई दोष दिनु बाहेक कुनै नयाँ सोच लिन सकेकी छुइनँ मानसिक सन्तुलन गुमाएकी सासूको चितकारमा अनिदोसँग बितेका रातहरूले मलाई पनि कमजोर बनाएको छ यो घरको वातावरणले हर बखत कहली लाग्न थालेको छ लथा लिङ्ग स्थिति देखेर आफै प्रति शङ्का लाग्न थालेको छ कतै म आफै पनि पागल त भइन म माथि एकैचोटि ठूलो वज्रपात समय क्रूर भनेको छ यति बेला आज यस्तै मध्याहतिर सासूलाई नुहाइदिएर लुगा फेरिदिएका थियौँ स आकाशमा हेरेर अचम्मसँग खितका छाडेर हाँस्नुभयो त्यसको केही बेरमै चिच्याएर रुनुभयो खिन्न भएर हामीले उहाँको त्यो क्रियाकलाप हेरिरह्यौँ हेर्दा हेर्दै सासू सबै लुगा खोलेर छतभरि डुल्न थाल्नुभयो काम सघाउने दिदी र म मिलेर लुगा लगाइदिन खोज्यौं तर उहाँ हामीलाई चितोर्दै झन् दगुर्न थाल्नुभयो हामी लुगाई लगाइदिन असफल भयौं केही गर्न सकेनौ मान्छेहरूले देख्छन् भन्दै कराए म म मरेकी आइमाईलाई के को लाज म मरिसके मेरो लोग्ने मर्यो छोरा मर्यो कोही छैनन् हा हा हा हि खितका छाडेर कुद्दा कुद्दै उहाँ त्यहाँ देखिनु भएन तल भुइँमा केही बजिएको आवाज सुनियो कह लिँदै तल हेर्यो भुइँमा विभत्स अवस्थामा पुगिसक्नु भएछ हामीले उहाँलाई उठाउन नपाउँदै आकाशियो क्षेत विच्छेद शरीरबाट उहाँको एकमुठी प्राण हाड र छाला मात्रको शरीर त्यति धेरै चोट लाग्दा पनि रगत बगेन आफ्नै मुटु नियन्त्रणमा छैन डरले रुन पनि सकिन थर थर कामी रहे नआत्तिनुहोस् नानी बरु यी बुढी आमाले कष्टबाट छुटकारा पाउनुभयो त्यही ठान्नुहोस् अब तपाईँ पनि आफ्नो मनलाग्दो जीवन बाँच्न पाउनुहुन्छ अब मलाई त लाग्दैछ तपाईँहरू दुवैजना एउटा बन्धनबाट मुक्त हुनुभयो हताशी नमानी ती दिदीले सम्झाइन् मलाई अचम्म लाग्यो यस्तो अवस्थामा पनि उनी एक रत्ती आत्तिएनन् निर्धक्क भएर मलाई सम्हाल्ने प्रयास गरिन् बरु म उनको काखमा घोप्टिएर रुन थाले नरुन्नुहोस् नानी रोएर केही पनि हुँदैन यहाँ रुवाईले झन कमजोर पार्छ अझै जीवनमा यस्ता कति कति दुःख सहेर बाँच्नु छ हामीले कमजोर भएर कहाँ सहन सकिन्छ र जाने मान्छे गए रोएर फर्किँदैन केही बेरमा आँखा ओभाए मेरा अलिकति कठोर पारे मनलाई तै पनि दुख्न छोडेन यतिका वर्ष सँगै रह्यौँ हामी सासु बुहारी म प्रति सधैँ राम्रै व्यवहार गर्नुभयो अब कहिल्यै भेट हुँदैन यो बिछोड त भरिको लागि हो यही कुराले मुटु पोलिरह्यो र रुवायो बेसरी ती दिदीले लासलाई कपडाले ढाकिदिन् छेड छेडभरमै जम्मा भए ठूलो हर्न बजाउँदै प्रहरीको भ्यान पनि आइपुग्यो प्रहरीले शङ्का उपशंका गर्दै प्रश्न गर्न थाले पागल हुनुहुन्थ्यो अनि आफै हाम फालेर भयो धेरै स्याहार सुसार गर्नुभयो यी नानीले औषधि उपचार पनि कति हो कति तर ठिक हुनु भएन ती दिदीले जवाफ दिनुभयो यो लासको अरू आफन्त छैन अह यी बहिनी एक्लै छिन् छोरी हो होइन बुहारी छोरा खै त अमेरिकामा त्यसपछि उनीहरूले एक अर्कालाई हेरेर टाउको हल्लाए मैले सासूको औषधि उपचारको प्रेसक्रिप्सन र रिपोर्ट कारहरू प्रहरीलाई बुझाइदिएँ टिचिङ हस्पिटलमा लासको पोस्टमार्टम भयो त्यसपछि प्रहरीको काम सकियो जे होस् घटनाले कर्तव्य ज्यानको रूप लिएन त्यसपछि सब वाहन बोलाएर लासलाई आर्यघाट पुर्यायौं दिदीले लासलाई सजिलैसँग उचालेर राखिन् बलि र आँटिली रहेछन् म भने डरले खुम्चिएँ दिदी तपाईँलाई डर लाग्दैन के को डर बानी लागिसक्यो कति छोए छोए यस्ता लासहरू मेरी आमा बित्ने बेला पनि म एक्लै थिएँ कति रोएँ चिच्याए तर कोही आएनन् चार दिन चार रात ती आमाको लाससँग बिताए लास लास नै हो कहाँ जिउँदो शरीर जस्तो न्यानो हुन्छ र त्यो चिसो लासलाई कतै लगेर सेलाउनु पर्थ्यो नै मैले त्यसैले जसो तसो गरेर खोलाको तिरमा लगेकी थिएँ कोही थिएनन् र त्यहाँ थिएनन् खेतीका कारण हामी जंगल छेउमा झोपडी बनाएर बसेका थियौँ आमा भित्नु भएपछि त्यहाँ म एक्लै बस्नै सकिन अनि बेसी झरे त्यही बस्दैखेरि मेरो बिहे भयो दुई सन्तान जन्मे एक छोरी अर्को छोरा हुर्कँदै थिए ती उनीहरूको बुवा कामका लागि इन्डिया जानुभएको थियो छोरी तेह्र वर्ष कि र छोरा एघार वर्षको हुँदा अर्को ठूलो दशा आइलाग्यो एक दिन साँझ पख छोरी आफ्नो साथीकोबाट घर फर्कँदै थिए कता कता रोइ कराई गरेको आवाज सुने हतार गर्दै बाटोतिर लागे जाँदा जाँदै चितकार बन्द भयो खेतका कान्लाबाट बन्दुक बोकेकाहरू लामो लामो फड्का मार्दै उक्लेको देखे मलाई पनि नहेरी तिनीहरू अगाडि गए म त्यहाँ पुग्दा छोरी नाङ्गै थिए घोप्टो परेकी थिए उठाएर हेर्दा उनको कलिलो घुप्ताङ्ग भरि डामै डाम रगतै रगत थियो म रोएँ कराएँ ढुङ्गा चाहिँ साह्रो भइसकेकी थिएँ अँगालोमा कस्दै घर ल्याएँ आखिर के गर्नु भनेहरूको गाउँमा हाम्रा लागि बोलिदिने को नै हुन्छ र चुपचाप लास उठाउनु र सेलाउनु बाहेक के गर्न सक्थेहरू के तिनीहरू माओवादी थिए मेरो मुखबाट फ्याट्ट प्रश्न फुत्क्यो चुप लाग्नुहोस् नानी भन्नु पनि हुँदैन यहाँ माओवादी त जङ्गलबाट आउँछन् तिनीहरू त सहरबाट आएका हुन् मलाई राम्ररी थाहा छ सरकारले पठाएका हुन् रे तर हेर्नुहोस् न सुरक्षा त धनी र शोषकको लागि मात्र रहेछ गरिबहरू त उनीहरूबाटै मारिनु पर्दो रहेछ उनीहरूबाट गरिबका कति छोरी चेलीहरू बिगारिएका छन् माओवादीको शङ्कामा निर्दोष छोरा मान्छेहरू पनि थुनिएका छन् के छोरीको कुरा मात्रै गर्नु र दिदीको कुरा बुझ्छु तर सुनेर बुझेर पनि भूमिका बाँध्न सक्दिन थाहा छैन मलाई गाउँमा कस्तो जीवन जिएका छन् मान्छेहरू महलभित्र ठाटिने सपना देख्ने म महत्वाकांक्षी आइमाईलाई बल्ल बोध हुँदै थियो महलभित्रको पीडा छोरीको मृत्यु भएको छ महिनामै एघार वर्षको छोरालाई राति बाह्र बजे आएर तान्दै लगे कसले बन्दुक बोकेकाहरूले त्यही सहरबाट आएकाहरू होइन नानी तिनीहरू त जङ्गलबाट आएका थिए छिटो हिँड तेरो दिदी के कारणले मरि थाहा छ तँलाई त्यसैको बदला लिनुपर्छ तैँले ला यो बन्दुक बोक भन्दै लगे छोरा नाइ नाइ पर्छ भनेर रुँदै थियो म रुँदै उसलाई खोज्न गएँ तर सकिन भोलिपल्ट एका बिहानै परको जङ्गलमा बन्दुक पड्केको आवाज सुने मन थाम्न नसकेर त्यहाँ दौडिँदै गए छोरा त लास भइसकेको रहेछ ऊ भन्दा लामो बन्दुक उसकै छेउमा तेर्सिएको थियो फेरि यही हातले छोराको लास उठाउनु पर्यो त्यति बेला मेरो मुटु फुट्ला झैँ भएको थियो किन फुटेन कुन्नी यसो भन्दै आँसु भरिएको आँखाले मलाई पुलुक्क हेरिन् निकै बेरको बिलाउन पछि साडीको छेउले आँसु पुस्दै लास उचाल्न थालिन् हुने नानी त्यो छेउबाट उचालिदिनुहोस् न उनको कुराले म निकै बलियो भइसकेकी थिएँ मलाई कठोर पारेर लास उचाल्दै चितामा राखिदियौँ मान्छेहरू हामीलाई देखेर अनौठो मानिरहेका थिए सायद हामी दुवैजना स्वास्नी मान्छे भएकाले होला चिता सल्काउने बेला भयो उनले मलाई आठ दिन ल नानी यो लास र त्यो सुकेको मुडा उस्तै हो सल्काइदिनुहोस् अब चिताको मुडा र चितामाथिको सासूको लासलाई दाँजेर अलिबेर हेरिरहे मनले नमाने पनि आखिर यथार्थलाई स्वीकार्नु पर्थ्यो नै तर खुब कष्ट भयो यथार्थलाई स्वीकार्न बलैसँग सल्काइदिए चिता चिता छेडभरमै चिता धन्कियो आगोको धनको सँगै वाकवाकी लाग्दो गन्ध फैलिन थाल्यो आर्य घाटमा तल बागमती हेरे धौ धौसँग बगिरहेकी थिए ढुङ्गाको सँगै कात्रो र मैलो ओढेर बगरेले बाँकी सबै काम सकिदियो लागेको पैसा तिरेर हामी घर फर्क्यौँ शून्य मन लिएर घरको गेटमा मेरो माइतीका सबैजना पर्खेर बस्नु भएको रहेछ खबर नगरेकोमा गाली गर्नुभयो धेरै बेर आमाको काखमा घोप्टिएर रोएँ काज क्रिया नसकुन्जेल आमा बुवा र ती दिदी मसँगै बसिदिनु भयो जब क्रिया सकियो तब घर पुनः रित्तो भयो मेरो मनभरि अत्यास लाग्दो रिक्तता छाउन थाल्यो फेरि जाने बेला ती दिदीले भनिन् नानी भोलिदेखि आउँदिन है किन दिदी झस्किए म गाउँ जान्छौँ अब हामी त्यहाँ त डर छ भन्नुभएको होइन निन्याउ र मुख लगाएर सोधे मैले अहिले त विराम भएको छ नि खेत सधैँ बाँझै राख्नु पनि त भएन युद्धविराम खेत म निकै वीर अल मलिएम उनी मुसुक्क हाँसिन् एउटा पुरानो खुसी भेटिए झैँ अनुहारमा उज्यालो चमक बोकेर टाढिन् यी साहसी दिदी घरेलु काम गर्न आउने महिलाहरूमा उनी चौथो थिइन् र सबैभन्दा आँटिली पनि रहेछन् उनीसँगै बिसाए कतिपय दुःख यो सब घटना भएपछि उता अमेरिकामा खबर गरेकी थिए तर ऊ आएन फोन गरेर भन्यो ओली जे नहुनु भइगयो अब चिन्ता नगर मैले यहीँ बसेर बारेको छु कपाल पनि मुडे नुन खाएको छैन मैले बरु भन पैसा कति चाहियो म तुरन्त पठाइदिन्छु उसको यस्तो कुराले झनै विरक्त लागेर आयो आमा मर्छिन् एकातिर छोरो किरिया बस्छ अर्कोतिर कस्तो खोक्रो सम्बन्ध यस्तो प्रियजन ओल्ली एउटा गरिब दुखी परिवारमा जन्मेकी चेली हुन् तर उनको विवाह चाहिँ उनकै महत्वाकांक्षाले एउटा धनी केटासँग भएको छ तर धन मात्रै सबै कुरा होइन रहेछ मन सबैभन्दा ठुलो कुरा हो जबसम्म मन खुसी हुँदैन तबसम्म यस्ता धन दौलतले कुनै पनि खुसी दिन सक्दैन मान्छेलाई यही प्रमाणित गरेकी छन् ओलीले अर्थात् ओलीको जीवनले यही प्रमाणित गरेको छ सासुको मृत्यु भइसक्यो ओलीको छोराको वियोगमा पतिको वियोगमा र त्यही सम्झना भित्र डुबुल्की मार्दा मार्दै मानसिक सन्तुलन समेत गुमाएर पागल बनेर जीवन लीला समाप्त गरेकी छन् ओल्लीकी सासुले यद्यपि ओल्लीका श्रीमान भने अमेरिकामा छन् उनी फर्केका छैनन् यतिसम्म कि आमाको मृत्युको खबर पाउँदा समेत उनी फर्केका छैनन् अब ओल्ली घरमा एक्लै भएकी छन् केवल पतिको सम्झनामा दिनहरू बितिराखेका छन् अब ओल्ली र उसको अब ओल्ली र उनको पति बीचको सम्बन्ध के कसरी अगाडि बढ्ला त शब्द शिविरका आगामी श्रृङ्खलामा यी रहस्यहरू पक्कै पनि तपाईँका माझमा हामी खोल्ने नै छौँ प्रेजन शब्द शिविर तपाईँलाई कस्तो लाग्दैछ ओल्लीको डायरी कस्तो लाग्दैछ कुनै पनि प्रतिक्रिया वा सुझावका लागि तपाईँ आफ्नो मोबाइलको म्यासेज बक्समा गएर आरबिएफएम टाइप गर्नुहोस् र एक स्पेस दिएर रुपिन्द्र टाइप गर्नुहोस् आरयुपिआइएनडिआरए रुपिन्द्र टाइप गरिसकेपछि फेरि पनि एक स्पेस दिनुहोस् र आफ्ना कुराहरू लेखेर दुई चार दुई छ चौबिस छब्बिस नम्बरमा पठाउन सक्नुहुन्छ त्यसै गरी तपाईँले एसएमएसमा शब्द शिविर मार्फत श्रवण गर्न चाहनु भएको कृति र कृतिकारको नाम पनि लेखेर सिफारिस पठाइदिनको लागि पनि हामी अनुरोध गर्छौँ ओलीको डायरीको वाचनको समाप्ति लगत्तै हामी तपाईँको सिफारिस अनुसारको अर्को एउटा नयाँ कृति वाचनको आरम्भ पनि गर्नेछौँ आज मैले ओलीको डायरीलाई उपखण्ड नौसम्म वाचन गरेर समाप्त गरिसकेको छु र आगामी हप्तादेखि ओल्लीको डायरीको दशौं उपखण्डमा हामी प्रवेश गर्नेछौ यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँप्रति विशेष आभार व्यक्त गर्छु र आगामी शुक्रबार राति अर्थात् भोलि राति सभा नौ बजे कार्यक्रम सिर्जना मञ्चमा र बिहिबार राति सभा नौ बजे कार्यक्रम शब्द शिविरमा ओल्लीको डायरीको वाचनसँगै भेटिनका लागि उपन्यासकार मनिषा गौचनको उपन्यास ओल्लीको डायरीको वाचनसँगै भेटिनका लागि यो शिविरबाट म रूपिन्द्र प्रभावी यहीँनिर छुट्टिन्छु नमस्ते शुभरात्री